मावा जिउँदो रहँदै हुने छैन सानो तिम्रो सिउँदो खाली त्यो सिउँदो भर्नी तिमीले छोडे मैले जान के गर्ने तिम्रो सिउँदो दिन्छु मैले सिन्दुर हालेँ यो धरतीमा म जिउँदो हुन्जेल हुने छैन सानो तिम्रो सिउँदो खाने यो धरतीमा म सिउँदो हुन्जेल हुने छैन सानो तिम्रो सिउँदो मैरानी तिम्रो सिउँदो भरिदिन्छु मैले सिन्दुर हाले यो धरतीमा म जिउँदो रहँ हुने छैन सानो छु मैले सिन्दुर हाले यो धरतीमा म जिउँदो रहे हुने छैन सानो तिम्रो सिउँदो खाने यो धरतीमा म जिउँदो रहे हुने छैन सानो दिन्छु मैले सिन्दुर हाली यो धरतीमा छैन सानो तिम्रो सिउँदो खाली यो धरतीमा म जिउँदो रहु हुने छैन सानो हाम्रै छिमेकी मजुआट मिर्गी दोलखा भई विगत पन्ध्र वर्षदेखि भोजीआट रामेछाप कोटगाउँमा बस्दै आउनुभएको र रोजगारीको सिलसिलामा मलेसियामा रहनुहुने यौन प्रदीप बेसीको लै तथा शब्द सिर्जनाभित्र पूर्णकला बेसी र भागीरथ चलाउनेको सुमधुर स्वरमा उदयमान कलाकार युनिक प्रदीप बेसीको लोक दोहोरी गीत सिन्दुर हाली पिआरबिटी शून्य तेह्र शून्य शून्य उनाचास शून्य सोह्र पिआरबिटी साठी पैँतालिस त्रिपन्न एकसठी सङ्कलन सङ्गीत प्रणाली मार्फत अब तपाईँको बजारमा खोजी खोजी सुन्न नभुल्नुहोला सिउँदो भर दिन्छु मैले सिन्दुर हाले